च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि हजुर यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन अब Om Sairam dental care and research centre टाँडीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर अजय शाह आउँदै हुनुहुन्छ समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् विस्तृत जानकारीका लागि Om Sairam dental care and research centre प्राली रत्नगर दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट नमस्कार नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा शाही सरकारका पालामा मुख्य सचिव रहेका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा सिफारिस गरिएपछि चौतर्फी विरोध शुरू भएको छ विवादास्पद छवि भएका व्यक्तिलाई अख्तियारमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गरेपछि नागरिक समाज विद्यार्थी लगायत पेसाकर्मीहरूले तीव्र असन्तुष्टि जनाएका छन् एकीकृत माओवादी कंग्रेस एमाले र मधेसी मोर्चा सम्मिलित उच्च स्तरीय राजनीतिक समितिले गरेको प्रस्तावलाई नै हिजो बसेको संवैधानिक परिषदले समेत राष्ट्रपतिलाई सिफारिस गरेको थियो संवैधानिक परिषदको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति कार्यालय अगाडि धरना समेत दिएका छन् संवैधानिक परिषदको सिफारिस रोक्न सक्ने राष्ट्रपति मात्रै भएकाले राष्ट्रपति कार्यालय अगाडि धरना दिन लागि नागरिक अगुवा कनक कनकमणि दीक्षितले बताउनुभयो अपराह चार बजेका लागि तय गरिएको धरनामा सहभागीका लागि नागरिक अगुवाहरूले आम नागरिकसँग आग्रह गरेका छन् यस्तै सिफारिसको नेपाल बार एसोसिएसनले पनि विरोध जनाएको छ कार्कीको सिफारिसले लोकतन्त्रकै खिल्ली उडाएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताउनुभयो अख्तियारको दुरूपयोग गरेको अभियोग लागेका व्यक्तिलाई नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउनु आपत्तिजनक भएको भन्दै विभिन्न विद्यार्थी संगठनले पनि विरोध गरेका छन् विद्यार्थीहरूले आज राजधानीका सबैजसो क्याम्पस अगाडि नारा जुलुस सहित यातायात अवरुद्ध पारेका थिए आन्दोलनका कार्यक्रम आज दिनभर पनि जारी रहने विद्यार्थीहरूले जनाएका छन् यसैबीच मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने संवैधानिक परिषदको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ सिफारिस जनआन्दोलनको भावना विपरीत हुने भन्दै नियुक्तिमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता ओम प्रकाश हरियालले रिट दायर गर्नुभएको हो रिट सर्वोच्च प्रशासनमा पेश भइसके पनि दर्ताको प्रक्रियामा रहेको अर्यालले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो अर्यालले दर्ता गरेको रिटमा संवैधानिक परिषद र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ यसअघि चार दलीय उच्च स्तरीय राजनैतिक संयन्त्रले कार्कीलाई सिफारिस गर्दा अर्यालले नै सिफारिस विरुद्ध रिट दायर गर्नुभएको थियो रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सुशीला कार्कीको एकल इजलासले नियुक्ति रोक्न अन्तरिम आदेश दिए पनि चन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले भने अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो कार्कीलाई अख्तियारको प्रमुखमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय रोक्न माग गर्दै नेकपा एमाले राष्ट्रपति डाक्टर रामवरण यादवलाई असहमति पत्र बुझाएको छ एमाले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरू राष्ट्रपति कार्यालय पुगी असहमति पत्र बुझाएका हुन् नेता प्रदीप गेवालीका अनुसार पार्टीको निर्णय र असहमति जनाउन एमाले टोली राष्ट्रपति कार्यालय गएको हो एमालेको पोलिट ब्युरो बैठकले कार्की अख्तियारका लागि अयोग्य रहेको ठहर गरेको थियो रेडियो मेट्रो एफएमबाट निष्कासित पत्रकार शिव रेग्मीको पुनर्बहालीको माग गर्दै पत्रकारहरूले गरेको धरनामा प्रहरीले हस्तक्षेप गरेको छ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएमबाट पत्रकार रेग्मीलाई निष्कासन गरिएपछि आन्दोलित पत्रकारहरूमाथि प्रहरीले लाठी प्रहार गरेको हो प्रहरीको लाठी प्रहारबाट नेपालबाडी नेटवर्कका समाचार संयोजक जीवन भण्डारी घाइते भएका छन् पत्रकार भण्डारीको अहिले काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ पत्रकारको शान्तिपूर्ण धरनामा भएको प्रहरी हस्तक्षेपको नेपाल पत्रकार महासंघ नेपालबाडी नेटवर्क शाखाले भत्सना गरेको छ यस्तै नेपाल पत्रकार महासंघले निष्कासित पत्रकार रेग्मीलाई तत्काल पुनर्बहाली नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ नेपाली कंग्रेसका नेता डाक्टर रामशरण महतले नेकपा माओवादीले संविधान सभा चुनावमा भाँजो हालेर देशलाई पछिल्तिर धकेलिरहेको आरोप लगाउनु भएको छ इलाममा आज पत्रकारहरूसँग कुरा गर्दै महतले देश निर्वाचनमा होमिसकेकाले अब कसैले पनि अनावश्यक माग राखेर मुलुकलाई बन्धक बनाउन नहुने बताउनुभयो उहाँले वार्ता र सम्वाद मार्फत असहमतिका विषय समाधान गर्दै निर्वाचनका लागि तयार रहन पनि नेकपा माओवादीसँग आग्रह गर्नुभयो संघीय लिम्बुवान राज्य परिषद र नेकपा माओवादीले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण आज तेस्रो दिन पनि पूर्वको जनजीवन कष्टकर बनेको छ बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल तथा शैक्षिक संस्था ठप्प रहेका छन् यसैबीच विभिन्न माग राखी अनिश्चितकालीन आम हडतालमा उत्रिएको संघीय लिम्बुवान राज्य परिषदले भोलिदेखि झापामा बन्दलाई सहज बनाउने सहमति गरेको छ सम्वाद समूह झापा र झापा उद्योग वाणिज्य सङ्घ शाखा वृतामतको समन्वयमा आज भएको सर्वपक्षीय छलफलमा परिषदका प्रतिनिधिले बन्द सहज बनाउन सहमति जनाएका छन् सहमति अनुसार भोलि वैशाख चौबिस गतेदेखिबाट सम्पूर्ण शिक्षण संस्था र मोटरसाइकल पूर्ण रूपमा सञ्चालनको वातावरण बनाउने र बजार तथा यातायात सेवालाई समेत सहज बनाउन माथिल्लो निकायमा पहल गर्ने उल्लेख छ आन्दोलनका कार्य आन्दोलनका क्रममा पक्राउ परेका लिम्बुवानका कार्यकर्तालाई समेत रिहाईका लागि सम्बन्धित पक्षले पहल गर्ने सहमति भएको छ काठमाडौँबाट खासा जाँदै गरेको यात्रुवाहक बसबाट प्रहरीले सिन्धुपाल्चोको चौतारामा प्रतिबन्धित सा सालकको खपडा सहित ठूलो रकम बरामद गरेको छ सीमा प्रहरी चौकी कोदारीले चेक जाँचका क्रममा यात्रुवाहक बसबाट अठहत्तर हजार अमेरिकी डलर र छिन्या युआन एक लाख छत्तीस हजार सहित नौ किलो खपडा बरामद गरेको हो अमेरिकी डलर तातो पानीको डोमा शेर्पाबाट र पर्साका चित्रबहादुर श्रेष्ठबाट युआन बरामद गरिएको प्रहरीले जनाएको छ बस्न सभा संखुवा सभाका पेम्बा शेर्पा सिन्धुपाल्चोका साङ्गे तामाङ र माया शेर्पाबाट तीन तीन किलो गरी जम्मा नौ किलो सालको खपडा बरामद गरेको प्रहरीले जनाएको छ बरामद गरिएको रकम र खपडा सहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि कोदारी प्रहरी चौकीमा राखिएको गरिएको छ राम्रो आमदानी पाउन थालेपछि कपिल वस्तुमा सूर्यमुखीको खेती गर्नेहरूको संख्यामा वृद्धि हुँदै गएको छ बजारमा सूर्यमुखी तेलको माग बढ्दै गएपछि कपिल वस्तुमा सूर्यमुखी तेलको खेती सूर्यमुखीको खेती गर्नेहरूको संख्या बढ्दै गएको हो सूर्यमुखीको तेल बजारमा सजिलै बिक्री हुने र मूल्य पनि राम्रो पाइने हुँदा यसको खेतीप्रति कृषकहरू आकर्षित भएका हुन् विगतका वर्षहरूमा फाटफुट्ट रूपमा मात्र उत्पादन हुने सूर्यमुखीप्रति केही वर्ष यता कृषकहरू आकर्षित हुन थालेको रेडियो समानता कपिल वस्तुबाट सहकर्मी उल्लाह धोबीले खबर पठाएका छन् रोल्पाको इरिवाङमा स्थानीय नागरिकको सहयोगमा प्रहरीले अवैध घरेलु मदिरा आज नष्ट गरेको छ इरिवाङ गाविस चार र नौ स्थित बजारमा स्थानीय बासी र इलाका प्रहरी कार्यालय इरिवाङका प्रहरी नायब निरीक्षक नारायण थापाको नेतृत्वको टोलीले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 रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट राष्ट्रिय खबरमा अब विदेशको खबर बंगलादेशमा इस्लामिक कानूनको माग गर्दै आन्दोलनमा उत्रिएको समूह र प्रहरीबीच भएको भिडन्तमा दसजनाको मृत्यु भएको छ भिडन्तमा साठी जना घाइते भएका छन् हाफाजात ए इस्लाम नाम गरेको इस्लामिक समूहको नेतृत्वमा भएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र लाठीचार्ज गर्दा उनीहरूको मृत्यु भएको हो प्रहरीको हस्तक्षेपपछि आक्रोशित आन्दोलनकारीले पसल घरहरूमा आगो लगाइदिएका थिए आन्दोलनकारीहरूले धर्मनिरपेक्ष नीतिको विरोध गर्दै बंगलादेशमा इस्लामिक कानूनको माग गरेका छन् उनीहरूले नास्तिकहरूलाई झुण्ड्याउनु पर्ने माग पनि गरेको बीबीसी अनलाइनले जनाएको छ उनीहरूले पुरूष र महिला बीचको विभेदलाई बलियो बनाउनु पर्ने माग गरेका छन् महिलाहरूलाई पुरूष सरह अगाडि ल्याउँदा परम्परागत भूमिमा भूमिका मेटिँदै गएको पनि उनीहरूको भनाइ छ तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूले विद्यमान कानून विपरीत माग गरेको बताएकी छन् भारत र चीन बीचको लामो समयदेखि लद्दाख हिमालको सीमा क्षेत्रका विषयमा जारी विवाद तत्कालका लागि सुल्झेको छ लद्दाखको दौलत बेग ओल्डी इलाकामा रहेको चीन र भारतीय सेनाको क्याम्प हटाएर सीमा विवाद हटाइएको हो भारतीय समाचार एजेन्सी प्रेस टर्फ प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुवै देशको कूटनीतिक तहमा भएको वार्ता सकारात्मक भएपछि विवादित क्षेत्रबाट सेना फिर्ता गर्ने दुवै देश तयार भएका हुन् गत अप्रेल पन्ध्र तारिकमा चीनले उन्नाइस किलोमिटर सीमा मिचेर आफ्नो भूमिमा सेना राखेको भारतले आरोप लगाएको थियो यद्यपि चीनले उक्त आरोपको खण्डन गर्दै आफ्नै भूमिमा सेना राखेको बताउँदै आएको थियो अब खेल खबर मलेसियामा जारी एसएससी अन्डर नाइन्टिन एलिड कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ आज नेपालले बहराइनमाथि एक सय छयानब्बे रनको शानदार जित हात पार्दै अभिजित यात्रालाई जारी राखेको हो जितसँगै तीन खेलबाट स्पष्ट छ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको छ नेपालले दिएको दुई रनको लक्ष्य पछ्याएको बहराइन एक्काइस ओभरमा अलआउट हुँदै त्रिसठी रन समेटियो बहराइनलाई बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कण एक्लैले आठ विकेट लिए भने भुवन कार्की र राहुल प्रताप सिंहले एक एक विकेट हात पारे यसअघि कोलालम्पुरको वायुमास क्रिकेट ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर दुई सय उनासाठी रन जोडेको थियो नेपालका भुवन कार्कीले तीन छक्का र आठ चौकाको मद्दतमा सर्वाधिक तिरासी रन जोडे भने बिडी थापाले चौवालिस रन बनाएका थिए बर्मुडामा सम्पन्न आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपाल लिग विजेता बन्दै डिभिजन टूमा उक्लिएको छ गैराती युगाण्डासँग भएको खेलमा नेपाल पाँच विकेटले विजयी हुँदै डिभिजन थ्रीको विजेता बन्न सफल भएको हो टस जितेर पहिला ब्याटिङ रोजेको युगाण्डाले नेपाल सामु एक सय बाहन्न रनको लक्ष्य प्रस्तुत गरेको थियो दुई विकेट बाँकी छँदै सबै बल खर्चेर युगाण्डाले दिएको लक्ष्य भेट्टाउन नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक साठी रनको योगदान दिएका थिए भने शरद भेस्वाकरले नट आउट पचास रनको योगदान गरेका थिए त्यसै गरी पृथ्वी बास्कोटाले नट आउट उन्नाइस रन बनाएका थिए अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अङ्क समेत बनाउन सकेका थिएनन् चौसठी बल छँदै नेपालले लक्ष्य भेट्टाएको थियो यो जितसँगै नेपालले नेपाली क्रिकेटको इतिहासमै सबैभन्दा ठूलो सफलता हात पारेको छ यो जितसँगै आगामी सन् दुई हजार पन्ध्रमा हुने आइसिसी विश्वकप छनौटमा नेपालले प्रतिस्पर्धा गर्न पाउनेछ Indian premier league IPL cricket प्रतियोगिता अन्तर्गत आज हुने एकमात्र खेलमा किङ्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समय अनुसार राति सभा आठ बजेपछि पन्जाब क्रिकेट एसोसिएसन स्टेडियम मोहालीमा हुनेछ एघार खेलबाट चौध अङ्क जोडेको बेङ्गलोर दोस्रो स्थानमा छ भने दस खेलबाट आठ अङ्क बटुलेको पन्जाब छैटौं स्थानमा छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन संवैधानिक परिषदले गरेको सिफारिसको चौतर्फी विरोध सिफारिस विरुद्ध सर्वोच्चमा रिट निर्णय रोक्न राष्ट्रपतिसँग एमालेको आग्रह मेट्रो एफएमबाट निष्कासित पत्रकारलाई पुनर्बहालीको माग गर्दै पत्रकारहरूले गरेको धरनामा प्रहरीको हस्तक्षेप लगातार तीन दिनदेखि जारी बन्दका कारण पूर्वको जनजीवन कष्टकर बन्द खुकुलो बनाउन बन्दकर्ताहरू सहमत सिन्धुपाल्चोको चौताराबाट प्रतिबन्धित चालकको खपडा सहित ठुलो रकम बरामद राम्रो आमदानी पाउन थालेपछि कपिल वस्तुमा सूर्यमुखीको खेती गर्नेहरूको संख्यामा वृद्धि बङ्गलादेशमा इस्लामिक कानूनको माग गर्दै आन्दोलनमा उत्रिएको समूह र प्रहरी बीच भिडन्त दस जनाको मृत्यु भारत र चीनको लद्दाख सीमा विवाद अन्त्य र ACC under nineteen elite cup क्रिकेटमा लगातार तेस्रो जित हात पार्दै नेपाल सेमी फाइनलमा प्रवेश आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपाल लिग विजेता बन्न सफल हौस् त नेपाल बाढी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल होइन छोराको विवाह गर्नु थियो पञ्चे बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला